एसएलसी नतिजा असार पहिलो साताभित्र आउने डी प्लसदेखि माथिका ग्रेड ल्याउने विद्यार्थीले मात्रै कक्षा एघारमा भर्ना हुन पाउने डडेलधुरामा जिल्ला विपद पूर्व तयारी तथा प्रतिकारी योजना दुई हजार त्रिहत्तर अनुमोदन डडेलधुराका दुईवटा गाविसमा आजदेखि सूक्ष्म पोषक तत्व सर्वेक्षण हुँदै बैतडीमा स्वास्थ्य कर्मीमाथि भएको अभद्र व्यवहारको राष्ट्रिय मानवाधिकार आयोगद्वारा आकर्षण नेपाली महिलाहरू भारतमा लगेर यौन व्यवसायमा लगाउने गरेको खुलासा र सरकारका दुई आयोगमा डडेलद्राबाट एकै दिन तीस उजुरी दर्ता व्यक्ति बेपत्ता पार्ने विरुद्ध उजुरी दिने म्याद एक महिना थप प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले एसएलसी परीक्षाको नतिजा असार पहिलो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ अहिले उत्तर पुस्तिका परीक्षण सकेर प्राप्ताङ्क रुजु गर्ने काम भइरहेको छ परीक्षा नियन्त्रक कृष्ण प्रसाद काप्रीले अबको एक हप्ताभित्र सबै काम सकिने र त्यसपछि रिजल्ट निकाल्ने बताउनु भएको छ उनले अहिले प्राप्ताङ्क रुजु गर्ने काम भइरहेको जानकारी पनि दिएका छन् एसएलसीको त्रियासी वर्षीय इतिहासमा यसै वर्षदेखि ग्रेडिङ पद्धति लागू हुँदैछ नियमित प्राविधिक र इक्जाम र सबै विद्यार्थीको नतिजा अक्षराङ्क पद्धति अनुसार प्रकाशित गरिनेछ यस वर्षदेखि मार्कसिटमा पास फेल र फर्स्ट डिभिजन सेकेन्ड डिभिजन लेखिने छैन त्यसको सट्टा मार्कसिटमा एबीसी ग्रेड लेखिनेछ यसैबीच एसएलसीमा डी प्लसदेखि माथिका ग्रेड ल्याउने विद्यार्थीले मात्रै कक्षा एघारमा भर्ना पाउने भएका छन् डी प्लस ग्रेड भन्दा माथिका ग्रेड ल्याउने तथा एक दशमलव छ ग्रेड पोइन्ट एभरेज अर्थात जीपीए ल्याउने विद्यार्थीले मात्रै कक्षा एघारमा भर्ना हुन पाउने गरी उच्च माध्यमिक शिक्षा परिषदले मापदण्ड निर्धारण गरेको छ डी प्लस भनेको तीसदेखि चालिस प्रतिशत अङ्क बराबर हो यो ग्रेडका विद्यार्थीले शिक्षा व्यवस्थापन तथा मानविकी संख्यामा भर्ना पाउनेछन् परिषदका उपाध्यक्ष चैतन्य शर्माले औपचारिक निर्णय नभए पनि डी प्लस भन्दा माथिको ग्रेड ल्याउने विद्यार्थीलाई मात्रै कक्षा एघारमा पढ्न पाउने व्यवस्थाको तयारीमा रहेको जानकारी दिनुभयो जस अनुसार कम्तीमा एउटा विषयमा तीस नम्बर ल्याउनुपर्नेछ सिटिभिटले अनिवार्य अंग्रेजी गणित र विज्ञान विषयमा सी श्रेणी ल्याउनुपर्ने निर्णय गरेको छ जिल्ला दैवी प्रकोप उद्धार समिति डडेलधुराको हिजो बसेको बैठकले विभिन्न पाँचवटा निर्णयहरू गरेको छ प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहको अध्यक्षतामा बसेको बैठकले जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार्य योजना दुई हजार त्रिहत्तर अनुमोदन गरेको छ भने जिल्लाका विभिन्न ठाउँका आगलागी प्रभावितहरूलाई जस्ता पत्ता वितरणको खर्च समेत अनुमोदन गरेको छ साथै बैठकले केही महिना अघि डडेलधुराको बागबजार क्षेत्रमा भएको अग्निपीडितहरूलाई राहत रकम उपलब्ध गराउने दैवी प्रकोपका बेला चाहिने खरिद गरिएका सरसामानहरू तीनवटै सुरक्षा निकायलाई वितरण गर्ने लगायतका निर्णय गरेको छ बागबजारका क्षति पूर्ण क्षति भएका आगलागी पीड़ित पाँचजनाहरू घर क्षति भएका मैना कुमारी भट्ट र ताराप्रसाद भट्टलाई पन्ध्र पन्ध्र हजार पसलको सामान क्षति भएका टेकराज पाण्डे टङ्क राज पाण्डे र प्रकाशराज पाण्डेलाई एकमुष्ट पन्ध्र हजार गोविन्द बहादुर थापालाई पन्ध्र हजार र गणेशराज पन्तलाई पाँच हजार प्रदान गर्ने निर्णय बैठकले गरेको छ जिल्ला दैवी प्रकोप उद्धार समितिमा पैसा पैसठी हजार मात्रै जम्मा भएकाले पीड़ितहरूलाई राहत दिन भने समस्या भएको छ थोरै पैसा जम्मा हुँदा सोची अनुसारको रकम उपलब्ध गराउन नसकिएको कार्यक्रममा सहायक प्रमुख जिल्लाधिकारी करूणाकर अवस्थीले जानकारी गराउनु भएको थियो डडेलधुराका दुईवटा गाविसमा आजदेखि सूक्ष्म पोषक तत्व सर्वेक्षण हुँदैछ जिल्लाका मणिलेख र बेलापुर गाविसमा कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय डडेलधुराले जनाएको छ युनिसेफ नेपाल र न्युएराको संयुक्त तत्वावधानमा नेपालमा सूक्ष्म पोषक तत्व सर्वेक्षण भइरहेका बेला डडेलधुराका दुई गाविसमा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो जिल्ला प्रशासन कार्यालय डडेलधुरामा हिजो जिल्ला स्तरीय सरोकारवालाहरूको अभिमुखीकरण कार्यक्रममा सूक्ष्म पोषक तत्व सर्वेक्षणबारे जानकारी दिइएको हो जेड तेइस गते जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीमाथि भएको दुर्व्यवहारको घटनाको विषयमा राष्ट्रिय मानवाधिकार आयोगले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ आयोगले हिजो एक विज्ञप्ति जारी गर्दै डाक्टर अवस्थीमाथि भएको घटनाको बारेमा आयोगले जानकारी लिने काम गरिरहेको र स्वास्थ्य सेवा प्रभावित भएको बारेमा नजिकबाट नियालिरहेको जनाएको छ आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कुनै पनि विषयमा असहमति वा विवाद भएमा कानूनी हिसाबले प्रक्रियागत ढंगले समाधान खोज्नुपर्नेमा मानवको आत्मसम्मानमा ठेस पुग्ने गरी कालोमोसो दल्नु मानव अधिकारको मूल्य मान्यता र कानूनको शासनको विरूद्ध भएको उल्लेख गरेको छ यस्तै आयोगले जेठ पच्चिस गते धनगढ़ी उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टमाथि कालोमोसो दलेको घटनाको बारेमा गम्भीर ध्यान भएको जनाएको छ नेपाली महिलाहरूलाई विभिन्न वाहनामा भारत पुर्याएर यौन व्यवसायमा संलग्न गराउने गरेको रहस्य बाहिरिएको छ उजुरीको आधारमा कैलालीको लम्की सुहा नगरपालिका दुई लम्की बस्ने अन्दाजी पचपन्न वर्षीय लक्ष्मी शाही नाम गरेकी महिलालाई इलाका प्रहरी कार्यालय लम्कीले पक्राउ गरेपछि यो रहस्य खुलेको हो यसै महिनाको सत्र गते सोही ठाउँमा सोही ठाउँका रामबहादुर बोगटीकी तेइस वर्षीय भतिजी पार्वती बोगटी बेपत्ता भएकी थिइन् त्यसको केही दिनमै भारतको हिमाचल प्रदेशको कुल्लु जिल्लामा उनलाई एक होटलमा यौन कार्यमा लगाएको खुल्न आएको छ पार्वतीले आफन्तलाई उद्धारका लागि आग्रह गरेकी थिइन् त्यस पश्चात उद्धार गरिएपछि उनी घर आइपुगेकी छिन् डडेलधुरा जिल्लाबाट सत्य निरूपण तथा मेलमिलाप आयोगमा हिजो मात्रै तीसवटा उजुरी दर्ता भएका छन् स्थानीय शान्ति समिति डडेलधुरा मार्फत सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरीको संख्या दुई सय उनातिस पुगेको छ यसैगरी बेपत्ता छानबिन आयोगमा सैतिसवटा उजुरी दर्ता भएको स्थानीय शान्ति समिति डडेलधुराका सचिव दिलीप साईले जानकारी दिनुभएको छ यसैबीच बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले व्यक्ति बेपत्ता पार्ने विरूद्ध उजुरी गर्ने अवधि एक महिना थप गरेको छ यसअघि आयोगले जेठ मसान्तसम्म मात्र यस्तो उजुरी गर्न सक्ने व्यवस्था गरेको थियो पीड़ित पक्षको आग्रहमा आयोगले उजुरी दिने अवधि बढ़ाएर असार मसान्तसम्म बनाएको हो यससँगै थप एक महिनाभित्र पीड़ित पक्षले व्यक्ति बेपत्ता पार्ने विरूद्ध बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी दिन सक्नेछन् तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ डडेलधरामा हिजोबाट शुरू भएको निशुल्क मुटरोग शिविरको आज अन्तिम दिन हो शिविरमा पहिलो दिन हिजो आठ सय भन्दा बढ़ीले स्वास्थ्य सेवा लिएका छन् हिजो मुटुरोगको परीक्षण गराएका मध्येबाट तीनजनाले एक हप्ताभित्र सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि जानुपर्ने देखिएको स्वास्थ्य कर्मीको टोलीले जनाएको छ मुटुरोग शिविरमा वरिष्ठ चिकित्सक तथा मुटुरोग विशेषज्ञ डाक्टर कोइराला नेतृत्व भगवान कोइराला नेतृत्वको सोह्र सदस्यीय टोली र उपक्षेत्रीय अस्पतालको बीस गरी छत्तीसजनाको जम्बो टोलीले मुटुरोगीलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको जनाइएको छ शिविरमा समयमै आज नाम दर्ता गराएर आजै सेवा लिन सकिनेछ विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयलाई लिएर भएको विवादमा खुकुरी हानाहान हुँदा पाँचजना घाइते भएका छन् बजाङ पाटादेवल गाविसको पाटादेवल माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनावमा एकतर्फी अध्यक्ष चयन गरेको भन्दै दुई पटक झडप भएको छ जेठ अठाइस गते भएको अभिभावक भेलाले तिलक खड्कालाई अध्यक्ष बनाएपछि रुष्ट भएको अध्यक्षका अर्का दावेदार प्रकाश खड्का पक्षले विद्यालयका प्रधानाध्यापक प्रकाश थापाका काका डबल थापा र भतिजा सुरेन्द्र थापालाई कोटपेट गरे उन्तिस गते राति प्रकाश थापा पक्षका केही व्यक्तिले प्रकाश खण्डका पक्षका तीनजनालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रहरले जनाएको छ हतियार प्रहारबाट यज्ञराज खड्का ज्ञानेन्द्र खड्का र दिनेश खड्का घाइते भएका छन् कैलाली र कञ्चनपुरमा यस वर्ष भूमिगत सिंचाई प्रविधि मार्फत करिब एक हजार नौ सय हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार हुने भएको छ भूमिगत जल सिंचाई विकास समिति डिभिजन कार्यालय कैलालीले सिंचाई सुविधा नभएका ठाउँमा स्यालो ट्युबवेल र ड्युप ट्युबवेल मार्फत सिंचाई सुविधा विस्तार गर्न लागेको हो दुई जिल्लामा यस वर्ष छ सय दसवटा स्यालो ट्युबवेल नौवटा ड्युप ट्युबवेल निर्माण कार्य भइरहेको र करिब सत्तरी प्रतिशत काम सम्पन्न भइसकेको भूमिगत जल सिंचाई विकास समिति डिभिजन कार्यालय प्रमुख नरेन्द्र खत्रीले बताउनु भएको छ अन्न उत्पादनका दृष्टिले उर्वर मानिने कैलाली र कञ्चनपुरका अधिकांश भूभागमा सिंचाई सुविधा पुगेको छैन दार्चुलाको हुनेनाथ गाविसमा हिजो घाँस काट्ने एक महिलाको ज्यान गएको छ गाविसको वडा नम्बर चार गोठ्यौडी बस्ने पच्चीस वर्षीय कौशिला धामीको हिजो बिहान नजिकैको वनमा स्याउला काट्ने क्रममा ज्यान गएको परिवारले जनाएको छ रूखबाट लडेकी धामीको उपचारका लागि शंकरपुर स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरले जनाएको छ यसैबीच कञ्चनपुरको भीमतत्त नगरपालिका बाह्र ओदालीका साठी वर्षीय छत्रबहादुर राणाको नहरमा डुबेर मृत्यु भएको छ हिजो बिहान महाकाली सिंचाईको शाखा नहरमा राणाको शब देखा परेपछि स्थानीयवासीले प्रहरलाई खबर गरेका थिए सधैँ मदिरा सेवन गर्ने गरेका राणाको नहरमा खसेर डुबेर मृत्यु भएको हुन सक्ने प्रहरले अनुमान गरेको छ यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर सातमा दोदा नदीमा नुहाउने क्रममा हिजो दिउँसो एकजना बालकको डुबेर मृत्यु भएको छ मृत्यु हुनेमा पुनर्वास नगरपालिकाको कान्छी बजारका प्रकाश विकका दस वर्षीय छोरा एन्जोस विक रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भरतबहादुर चौधरीले जानकारी दिनुभएको छ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कृष्णपुरका एक युवकलाई श्रीमती हत्याको आरोपमा पक्राउ गरेको छ प्रहरले हिजो बेलुकी कृष्णपुर नगरपालिका तीन छोटे किचाईका बत्तीस वर्षीय केशव बोहरालाई छब्बीस वर्षीय श्रीमती मैया बोहराको हत्याको आरोपमा पक्राउ गरेको हो प्रहरले बोहराकी श्रीमती मैयाको सब घर छेउमा रहेको गोठमा गाडिएको अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभएको छ धनगढी उपमहानगरपालिका सोह्र रामपुर स्थित बेहडा बाबा मन्दिर शिव मन्दिरमा लाग्ने गंगा दशहरा मेलाको तयारी तीव्र पारिएको छ हजारौं भक्तजनले दर्शन गर्ने बेहडा बाबा मन्दिरमा यस वर्ष असार एक गते संक्रान्तिका दिन गंगा दशहरा पूजा परेको छ तीन दिनसम्म जारी रहने उक्त मेलामा नेपाल र भारतका हजारौं दर्शनार्थी तथा अवलोकनकर्ताहरूको जमघट हुने गर्दछ वर्षिनी लाग्दै आएको मेलाको तयारी तीव्र पारिएको बेहडा बाबा मन्दिर व्यवस्थापन सेवा समितिले बताएको छ भारत र तिब्बत सीमा जोडिएको भन्सार कार्यले अझै पुनस्थापना हुन सकेको छैन भारतसँग सीमा जोडिएको दार्चुलाको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 जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार्य योजना दुई हजार त्रिहत्तर अनुमोदन डडेलधुराका दुईवटा गाविसमा आजदेखि सूक्ष्म पोषक तत्व सर्वेक्षण हुँदै बैतडीमा स्वास्थ्यकर्मीमाथि भएको अभद्र व्यवहारको राष्ट्रिय मानवाधिकार आयोगद्वारा ध्यानकर्षण नेपाली महिलाहरू भारतमा लगेर यौन व्यवसायमा लगाउने गरेको खुलासा र सरकारको दुई आयोगमा डडेलधुराबाट एकै दिन तीस उजुरी दर्ता व्यक्ति बेपत्ता पार्ने विरुद्ध उजुरी दिने म्याद एक महिना थप समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio Unity dot com dot एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ साथै हामीसँग सामाजिक सञ्जालमा जोडिन चाहेमा फेसबुकमा Facebook dot com slash radio Unity र ट्विटरमा Twitter dot com slash radio Unity डिडिएलमा जानुहोला लगत्तै बिबिसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार